यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुपबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी बिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता आर्य अस्ट्रेलिया सरकारले नेपाल भारत र बंगलादेशमा सञ्चालन हुने गरी कृषि अनुसन्धान कार्यक्रम शुरू गरेको छ नेपालका लागि अस्ट्रेलियन राजदूत गेन व्हाइटले अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने पाँच वर्ष क्षेत्रीय कृषि अनुसन्धान कार्यक्रमको आज काठमाडौँमा उद्घाटन गर्नुभएको छ कार्यक्रमका लागि अस्ट्रेलिया सरकारले चौवालिस करोड़ नब्बे लाख रूपियाँ लगानी गर्ने अस्ट्रेलियन दूतावासले जनाएको छ अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले उत्तर पश्चिमी बंगलादेशका दुई जिल्ला नेपालको पूर्वी तराईका दुई दुई जिल्ला र भारतको बिहार र पश्चिम बंगालका दुई दुई जिल्लामा कार्यक्रम सञ्चालन गर्नेछ यो कार्यक्रमले तीन देशका खेतीयोग्य क्षेत्रका साना किसानको उत्पादकत्व मुनाफा र स्थायित्वमा सुधार गरेर गरिबी कम गर्ने लक्ष्य राखेको छ यस्तै नेपाल भारत र बंगलादेशको समथर मैदानको क्षमता वृद्धि गरी दक्षिण एसियाकै अन्न भण्डारको रूपमा विकास गर्ने र तीन देशका झण्डै सात हजार किसानलाई नयाँ प्रविधिको प्रयोग गरी फाइदा लिन सहयोग पुर्याउने लक्ष्य राखिएको अस्ट्रेलियन दूतावासले जनाएको छ Australian centre for international agriculture रिसर्चले अस्ट्रेलिया नेपाल बंगलादेश र भारतसँग मिलेर कार्यक्रमको व्यवस्था व्यवस्थापन गर्ने जनाएको छ नेपाल भारत र बंगलादेशका कृषि अनुसन्धान परिषद गैर सरकारी संस्था र निजी क्षेत्रले यो कार्यक्रम लागू गर्ने अस्ट्रेलियन दूतावासले जनाएको छ नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ बैठकले हिजो महाधिवेशन स्थल बाहिर भएको घटनाका बारेमा छलफल गरेको र दोषीलाई कार्यवाही गर्ने निर्णय गरेको छ साथै बैठकले नौ महाधिवेशनका लागि मनोनित गर्ने एक सय एघार जनाको सहमतिमा टुङ्गो लगाउने निर्णय गरेको सचिव शंकर पोखरेलले बताउनु भएको छ काठमाडौँको भ्रिकुटी मण्डपमा जारी नौ महाधिवेशनका लागि सहमतिमा प्रतिनिधि मनोनित गर्ने निर्णयसँगै केही बेरमा बन्द सत्र शुरू हुने बुझिएको छ बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक तथा विधान संशोधन प्रतिवेदन पेश गर्नुहुने बुझिएको छ सबै प्रतिवेदन पारित भएपछि नेतृत्व चयन प्रक्रिया शुरू हुने एमाले जनाएको छ पच्चीस गतिसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ महाधिवेशनले पार्टी नेतृत्वमा वरिष्ठ नेता माधव कुमार नेपाल वा संसदीय दलका नेता केपी शर्मा ओली मध्ये एकको प्यानल विजयी हुनेछ महाधिवेशनमा तेइस सय पच्चीस प्रतिनिधि सहभागी रहेका छन् महाधिवेशन सञ्चालन गर्न मुख्य जिम्मेवारी रहने तेह्र सदस्यीय अध्यक्ष मण्डल पनि बनाइएको छ नेपाली कंग्रेसबाट मन्त्री भएकाहरूले आज पार्टीका केन्द्रीय सदस्य तथा सभासदहरूले उठाएको प्रश्नको जवाब दिँदैछन् कंग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा मन्त्रीहरूले जवाब दिन लागेका हुन् बैठकमा अहिले सिंचाई मन्त्री एनपी साउदले जवाब दिनुभएको कंग्रेस सभासद तथा केन्द्रीय सदस्य मानबहादुर विकले बताउनु भएको छ सरकारको नीति तथा कार्यक्रम र सरकारको गतिविधिका बारेमा सभासद र केन्द्रीय सदस्यहरूले मन्त्रीहरूबाट जवाब माग गरेपछि उनीहरूले जवाब दिन लागेका हुन् बैठकमा पार्टीबाट सरकारमा गएका सबैलाई जवाफ दिन लगाइने नेता विक्कले बताउनु भएको छ यसअघिका बैठकमा केन्द्रीय सदस्य तथा सभासदहरूले सरकारमा सहभागी मन्त्रीहरूले चित्तबुद्धो काम नगरेको भन्दै आपत्ति जनाएका थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका लोकेन्द्र बहादुर चन्द पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गरेको छ चन्दको नेतृत्वमा जुलुसहित निर्वाचन आयोग पुगेको चन्द पक्षले महाधिवेशनमा चक्रिय प्रणाली अनुसार जाने सहमति भएको भन्दै अहिले आधिकारिक अध्यक्ष लोकेन्द्र बहादुर चन्द नै भएको दावी गरेको छ पूर्व अध्यक्ष सूर्यबहादुर थापाले महाधिवेशनको महाधिवेशनको निर्णय विपरीत पशुपति शमशेर राणालाई अध्यक्ष पद हस्तान्तरण गरेको भन्दै त्यसको विरोधमा चन्द्रपक्ष निर्वाचन आयोग गएको हो एक वर्ष अघि भएको महाधिवेशनले अध्यक्ष आलोपालो गर्ने र थापा पनि चन्दलाई अध्यक्ष बनाउने घोषणा गरेको हो इराकमा आइएसआइएसले कब्जा गरेको स्थानबाट भागेका इराकी शरणार्थीले तिनका विरोधी गैर सुन्नीहरूलाई योजनाबद्ध रूपमा निशाना बनाएको बताएको छ मोसुल शहरमा रहेका एकजना पूर्व प्रान्तीय नेताले सरकारी निकाय र सुरक्षा फौजमा कार्यरत मानिसलाई समर्थन वा सम्भावित मृत्युदण्डको लागि तयार रहन भनेका छन् विद्रोहीहरूले आफू नियन्त्रित क्षेत्रमा सरकारी अधिकारी र सैनिकहरूलाई इस्लामिक राज्यप्रति आस्थाको कसम खान वा मृत्युदण्डको सामना गर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् त्यस क्षेत्रमा विस्थापनमा वा आक्रमणमा पर्नेमा सिया इसाई र आदिवासी कुर्दहरू रहेका छन् मानवाधिकारवादी संघ संस्थाहरूले आइएसआइएसले मोसुलको विभिन्न क्षेत्रमा रहेका गैर सुन्नी समुदायका सदस्यलाई निशाना बनाएको बताएका छन् यसैबीच एक महिना भन्दा लामो समयदेखि आइएसआइएसले बन्धक बनाएका टर्कीका ट्रक चालकहरू मुक्त भएका छन् आइएसआइएसले बन्धक बनाएका अन्य पैंतालिस जना टर्कीका नागरिकलाई मुक्त गर्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् र विश्वकप फुटबलको क्वार्टर फाइनल खेल चरणका खेलहरू आजदेखि शुरू हुँदैछ पहिलो खेलमा आज राति पौने दस बजे जर्मनी र फ्रान्स तथा राति पौने दुई बजे आयोजक राष्ट्र ब्राजिल र कोलम्बिया छन् यस्तै भोलि अर्जेन्टिना र बेल्जियम तथा नेदरल्याण्ड र कोस्टारिका भिड्ने भएका छन् हौस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिच बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल फेर्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस मनोरञ्जनका लागि सुन्नु हजुर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 आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहालेँ हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान नेपाटो